लागेको हरिणको चाल भो बाचुन्जेलसम्म पनि मरेकै हाल भो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले ओराली लागेको हरिणको चाल भो बाँचुन्जेलसम्म पनि मरेकै हाल भो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले विष जस्तो जुन ताराहार खाको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर्पाको मुहारै राम्रो शिरीष जस्तो जुन ताराहार खाको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर्पाको माया रहेछ धारिलो छुरा रेटी नै पर्यो नि रेटी नै पर्यो नि बासै उठाउने कसको यो खेल भो जीवनमा धेरै धेरै धेरै नै झेल भो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले देख्छु हाँसी र खुसी शिखरको बाटोमा आफ्नो त भाग्य नै फाट्यो मायाकै फाटोमा सबैको देख्छु हाँसी र खुसी शिखरको बाटोमा आफ्नो त भाग्य नै फाट्यो मायाकै फाटोमा दुई चारै दिनको त्यो मृग कृष्ण के देख्नु पर्यो नि के देख्नु पर्यो ने झिरैमा उनेको माछी झै हाल भो जिन्दगीदेखि अब खुसी नै भो छल गर्यो मायाले छल गर्यो माया मायाले छल मायाले छल गर्यो मायाले ओराली लागेको हरिणको चाल भो बाचुन्जेलसम्म पनि मरेकै हार हो छल गर्यो माया गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो